यादहरूले सताइरहे हो छोडी जाने निष्ठुरीको यादहरूले सताइरहे छितिस पारी टोला पारी डोलाउँदै आँखाहरू रसाइ रहे रसाइ रहे छोडी जाने निष्ठुरीको यादहरूले सताए हुन्थ्यौ जब तिमी दुःख पीडा भुलिदिन्थे साथ हुन्थ्यौ जब तिमी दुःख पीडा भुलिदिन्थे एकै पल छुट्नु पर्दा एकै पल छुट्नु पर्दा कति कति चिन्ता लिन्थे कति कति चिन्ता लिन्थे सम्झिँदा नि ती पलहरू यो मन खुसी हुन् खुसी हुन्छ तर आज टाढा भयो तर आज टाढा भयो जाने निष्ठुरीको यादहरूले सताइरहे नजान्थ्यौँ लुकी लुकी ढाडैको चौतारीमा भेट्न जान्थ्यौँ लुकी लुकी डाँडैको चौतारी छ हरिमा शीतलती छ हरिमा भकानिन्छ मुटु आज सम्झिँदा ती पलहरू हो भकानिन्छ मुटु आज सम्झिँदा ती पलहरू तिम्रो यादमा पागल भाछु तिम्रो यादमा पागल भाछु यादहरूले सताइरहे